कोटामा बस दुर्घटना हुँदा पूर्व अर्थ राज्य मन्त्री हरिराज खेवासहित जनाको मृत्यु भारतले दस गजा मिचेर बाँध बनाउन थालेपछि नेपाली विरोधमा उत्रिए तनाव एकताको तीन महिना नबित्दै माओवादी केन्द्रमा विवाद नेपाल टेलिकमले विपद जोखिमको क्षेत्रमा एसएमएस मार्फत पूर्व सूचना दिने प्रतिद्वन्दी ट्रम्पले सुरक्षालाई खतरामा पुर्याएको अमेरिकी राष्ट्रपति पदका उम्मेद्वार क्लिन्टनको आरोप ट्रम्प भविष्यको योजना र तथ्यको जानकारी नभएका बिजनेसम्यान भएको ओबामाको पनि आरोप र मैत्रीपूर्ण भलिबल खेलमा नेपाली राष्ट्रिय महिला टोली भारतसँग पराजित प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको राति दस बजेको युनिटी खबरमा स्वागत छ म वीरेन्द्र खबर अब विस्तारमा सुन्नुहोस् संखुवा सभाबाट सुनसरीको धरानतर्फ जाँदै गरेको मुनाल यातायातको बा दुई ख सात तीन छ छ नम्बरको यात्रुवाहक बस आज धनकुटाको परेवादिन पाँच सिधुहा बजारमा दुर्घटना हुँदा पूर्व अर्थ राज्य मन्त्री हरिराज खेवा खेवासहित बाह्रजनाको मृत्यु भएको छ जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक विभूति राज पाण्डेका अनुसार दुर्घटनामा परि पूर्व अर्थ राज्य मन्त्री खेवासहित सातजना घटनास्थलमै र पाँचजनाको उपचारका क्रममा निधन भएको हो खेवा डाक्टर बाबुराम भट्टराईका प्रधानमन्त्री हुँदा अर्थ राज्य मन्त्री थिए सो बस दुर्घटनामा परि मृत्यु भएका मध्ये अहिलेसम्म खेवासहित दसजनाको शनाखत भएको छ मृत्यु हुनेमा धरानका वेद प्रकाश अग्रवाल र परेवादिन सातका तारा बस्नेत उनकी तीन वर्षीय छोरी रेशमा बस्नेत रहेका छन् त्यस्तै परेवादिन सातका अतिमाया तामाङ दिन परेवादिन पाँचकी चिनीमाया भट्टराई तेह्रथुम फुलेक छकी हेमा पौडेल बुढी मोरङ आठका सनम तामाङ महादेव कठरे तीनका वीरबहादुर काफ्ले र लेगुवा दुईका तेजबहादुर थापा रहेको पाण्डेले जानकारी दिनुभयो दुर्घटनामा परि दर्जनौ यात्रु घाइते भएका छन् घाइतेको जिल्ला अस्पताल र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ सप्तरीको सीमावर्ती क्षेत्र तिलाठीमा भारतले दस गजा मिचेर एकतर्फी रूपमा वाद निर्माण गर्न थालेपछि नेपालीहरू विरोधमा उत्रिएका छन् दुई देश बीचको दश गजा क्षेत्र नै मिचेर नेपाली भूमि डुबानमा पार्ने गरी वाद निर्माण शुरू गरेपछि उक्त वाद भत्काउन गएका नेपाली र भारतीय बीच आज झडप समेत भएको छ नेपाली पक्षले सीमावर्ती क्षेत्रमा वाद निर्माण नगर्न आग्रह गर्दा गर्दै गत शनिबारदेखि भारतीयहरूले बालुवाका बोरा राखेर वाद बनाइरहेका छन् माथिको आदेश भन्दै एक सय पचासजना भारतीयहरू दैनिक वाद बनाउन तल्लीन रहेकोमा आज भने नेपालीहरूको विरोधका कारण निर्माणको काम रोकिएको छ सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीले र स्थानीयले कुनै पनि हालतमा बाध बनाउने काम अघि बढ़न नदिने बताएपछि तनाव उत्पन्न भएको छ उक्त बाध निर्माण भए नेपालतर्फ खाडो खोलाको निकास थुनिनेछ जसका कारण नेपालको तिलाठी रम्पुरा मलहनिया सकरपुरा विसरी हया कोलाडिला र बर्साइन लगायतका कम्तीमा बाह्रवटा गाविस डुबानमा पर्नेछन् पन्ध्र वर्ष अघि भारतीय पक्षले एकपक्षीय रूपमा खाडो खोलाको बाहब छुनिने गरी दस गजामा बाँध निर्माण शुरू गरेको थियो गत शनिबार खाल्टो खोलाको बाढीले उक्त बाँध भत्काइदिएको थियो पार्टी एकताको तीन महिना नपुग्दै नेकपा माओवादी केन्द्रमा विवाद देखिएको छ माओवादी केन्द्र हुनु पूर्वका विद्यार्थी संगठनहरू बीच को एकता कार्यक्रममा पार्टीभित्रको विवाद छरपष्ट भएको हो पार्टी एकीकरण प्रक्रियामा सहभागी मातृका यादव नेतृत्वको क्रान्तिकारी विद्यार्थी संगठनका अध्यक्ष तथा माओवादी केन्द्रका सदस्य सन्तोष विष्टले पार्टी एकीकरण हुने दिन भएको तेह्रौं बुधे माग पूरा नहुने हो भनी दीर्घकालीन रूपमा नेकपा माओवादी केन्द्र एक भइरहन नसक्ने बताउनुभयो हिजो पनि हामीले खरी पार्टी भेलाका बहुमत सदस्यहरूले गरेको निर्णय नमान्दै जनमोर्चासँग एकीकरण गर्यौं त्यसपछि हाम्रो विचार नमिलेकोले नै हामीले पार्टीबाट विद्रोह गरेका थियौं त्यसैले अहिले पनि पार्टी नेतृत्वको एकता हुँदा भएका सम्झौता कार्यान्वयन नहुने हो भने यो पार्टी दीर्घकालीन रूपमा एक भइरहन सक्दैन माओवादी केन्द्रको विद्यार्थी संगठनहरूको एकता भेलामा विष्टले भने पार्टीको एकताको भविष्य तेह्र बुधे कार्यान्वयनमा भर पर्छ तेह्र बुधे कार्यान्वयन भए पार्टी एकीकरण दीर्घकालीन हुन्छ नभए हामी एक भइरहन सक्दैनौं माओवादी आन्दोलनले मात्र नेपालमा संघीयता स्थापित नगरेको भन्दै विष्टले मधेस आन्दोलन आदिवासी जनजातिको आन्दोलनले मात्र संघीयताको माग स्थापित गरेको बताए सर्वोच्च अदालतका न्यायाधीशमा प्रस्तावित एघारजना संसदीय सुनवाई सकिएको छ आज जनाको सुनवाई भएसँगै न्यायाधीशका लागि प्रस्तावित सबैको सुनवाई सकिएको हो सुनवाई उप आइतबार बिहान बस्ने बैठकले निर्णय लिने सभापति कुलबहादुर गुरुङले जानकारी दिनुभयो स्रोतका अनुसार समितिबाट सबैको नाम अनुमोदन गर्ने सहमति भइसकेको छ आज पुनरावेदन अदालतका मुख्य न्यायाधीशहरू ईश्वर प्रसाद खतेवडा र डाक्टर आनन्द मोहन भट्टराई तथा वरिष्ठ अधिवक्ताहरू अनिल कुमार सिम्हा प्रकाशमान सिंह राउत र सपना प्रधान मल्लको सुनवाई गरेको हो समितिको आइतबार बस्ने बैठकबाट बाइस देशका लागि सरकारले प्रस्ताव गरेका राजदूतहरूको सुनवाई प्रक्रिया थाल्ने भएको छ सभापति गुरूङका अनुसार प्रस्तावित राजदूतावासहरूका नाममा परेको उजुरी खोल्ने र सुनवाईका लागि कुन दिन बोलाउने भन्ने तय गर्नेछ प्रस्तावित बाइस राजदूत उप नौवटा उजुरी परेका छन् नेपाल टेलिकमले विपदको जोखिममा रहेका क्षेत्रमा एसएमएस मार्फत आफ्ना सेवाग्राहीहरूलाई विपद सम्बन्धी पूर्व सूचना दिने भएको छ आज नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच जल तथा मौसम जन्य विपद सम्बन्धी पूर्व सूचना मोबाइल मार्फत एसएमएस प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको हो सम्झौता अनुसार महाकाली पश्चिम राप्ती कन्काई बबई कर्णाली नारायणी बागमती कोशी नदी र हिमाली क्षेत्रका सेवाग्राहीको मोबाइलमा विपद सम्बन्धी पूर्व सूचना निशुल्क पठाउने व्यवस्था मिलाइनेछ सम्झौता कार्यक्रममा नेपाल टेलिकममा प्रबन्ध निर्देशक बुद्धि प्रसाद आचार्यले विपदको पूर्व जानकारी गराई क्षति न्यूनीकरण गर्न मौसम विज्ञान विभागसँग सहकार्य गरेको बताउनुभयो बझाङको कैलाश गाविसमा स्यालको आक्रमणबाट एक महिला घाइते भएकी छिन् घाइते हुनेमा कैलाश गाविस पाँचकी सत्ताइस वर्षीय कमलादेवी सार्की रहेको स्थानीय आशिष सिंहले बताउनुभयो सार्कीलाई आज बिहान आठ बजे चैनपुर जान लाग्दा कैलाश गौडामा स्यालले आक्रमण गरेको थियो उहाँको छातीमा चोट लागेको स्थानीय रविन्द्र विकले बताउनुभयो गएका केही दिनदेखि गाउँमा स्यालले दुःख दिन थालेको विकले बताउनुभयो स्थानीयको बाख्रालाई लकेट्ने र मार्ने गरेको स्यालले गाउँका मानिसलाई पनि आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेका छन् अब देश बाहिरका खबर अमेरिकामा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदका उम्मेद्वार हिलारी क्लिन्टनले आफ्नो रिपब्लिकन प्रतिद्वन्दी डोनाल्ड ट्रम्पलाई अमेरिकाको सुरक्षा खतरामा पुर्याएको आरोप लगाएकी छिन् डोनाल्ड ट्रम्पले रुसको हिलारी क्लिन्टनको एकाउन्ट ह्याक गरेर संवेदनशील हजारौं इमेल प्राप्त गर्ने आशा व्यक्त गरेका सन्दर्भमा यस्तो आरोप लागेको हो अमेरिकी राष्ट्रपति पदका उम्मेद्वारले विपक्षी उम्मेद्वारको राजनीतिक विरोध गर्नुको सट्टा विदेशी शक्तिलाई जाजुसी गर्न प्रोत्साहन गरेको हिलारी क्लिन्टनको चुनाव प्रचारमा सहभागी प्रवक्ता जेक सुलिमानले बताएका हुन् अमेरिकी राष्ट्रपति बाराक ओबामाले रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्प भविष्यको योजना र तथ्यको जानकारी नभएका एक बिजनेसम्यान भएको बताएका छन् ट्रम्पसँग मजदुरको सम्मान समेत नभएको उनले बताए ओबामाले डेमोक्रेटिक पार्टीका उम्मेद्वार हिलारी क्लिन्टन नै अमेरिकाको नयाँ राष्ट्रपति बन्ने दावी गरेका छन् अब एउटा खेल खबर मैत्रीपूर्ण भलिबल खेलमा नेपाली राष्ट्रिय महिला टोली भारतसँग पराजित भएको छ काठमाडौँ स्थित त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद को कवडलमा आज भएको खेलमा नेपाल तीन शून्यको सोझो सेटमा पराजित भएको हो दक्षिण एसियाको शीर्ष टोली भारतले नेपाललाई बीस पच्चिस उन्नाइस पच्चिस र पच्चिस सत्ताइसले पराजित गरेको हो नेपालले भोलि भारत विरुद्ध नै दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ विश्व भलिबलको वरियतामा भारत सन्ताउन्नौ स्थानमा रहेको छ नेपाल भने हालसम्म वरियताविहीन छ दक्षिण एसियाली खेलकुदमा खेलकुद सागमा महिला भलिबलतर्फ तीन पटक सहभागिता जनाएको भारतले तीनै पटक स्वर्ण पदक जितेको छ आसन्न तेह्रौं सागको अभ्यासका लागि भन्दै भारत विरूद्ध दुई मैत्रीपूर्ण खेलको व्यवस्था गरिएको हो बलियो टोलीसँग खेल्दा खेलाड़ीको कौशल र टोलीको प्रदर्शन प्रदर्शन सुधारिने विश्वास टोली नेपालीले लिएको छ यो सँगै राति दस बजेको युनिटी खबर सकिने लागेको छ जाँदा जाँदै प्रमुख समाचारका शीर्षक पुनः एकपटक धनकुटामा बस दुर्घटना हुँदा पूर्व अर्थ राज्य मन्त्री हरिराज खेवासहित बाह्रजनाको मृत्यु भारतले दस गजा मिचेर बाद बनाउन थालेपछि नेपाली विरोधमा उत्रिँदा तनाव एकताको तीन महिना नबित्नै माओवादी केन्द्रमा विवाद नेपाल टेलिकमले विपद जोखिमको क्षेत्रमा एसएमएस मार्फत पूर्व सूचना दिने प्रतिद्वन्दी ट्रम्पले सुरक्षालाई खतरामा पुर्याएको अमेरिकी राष्ट्रपति पदका उम्मेद्वार क्लिन्टनको आरोप ट्रम्प भविष्यको योजना र तथ्यको जानकारी नभएका बिजनेसम्यान भएको ओबामाको पनि आरोप र मैत्रीपूर्ण भलिबल खेलमा नेपाली राष्ट्रिय महिला टोली भारतसँग पराजित अवस्थ समाचार श्रवण गर्नुभएकोमा तपाईँ र प्रविधि सोगी सुरेशलाई धन्यवाद तपाईँ हाम्रा